नारी सरोकार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ नारी सरकारमा प्रविधि कक्षमा हुनुहुन्छ प्राविधिक मित्रहरू छन् र तपाईँसँगै छु म सम्झना कार्यक्रम हो नारी सरकार तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा सँगै तपाईँ हामीलाई इन्टरनेट लाइनमा पनि W W W dot radio Arpan dot कमबाट संसारभरिकै साथ सुनिरहनु भएको छ कार्यक्रम नारी सरोकार लिएर हामी हरेक हप्ताको बिहिबार बिहान सातिसदेखि करिब करिब आठ बजीसम्म तपाईँको साथमा रहने गर्दछौँ कार्यक्रम नारी सरोकारमा हामी नारी सम्बन्धी विविध जानकारीहरू राख्ने गर्दछौँ विभिन्न क्षेत्रमा घटेका नारी हिंसा सम्बन्धी घटनाहरू नारीमाथि गरिने दुर्व्यवहार नारीहरूलाई हेरिने सङ्कुचित दृष्टिकोण सामाजिक चालचलन मूल्य मान्यताले महिलालाई पछि पारेका कुराहरू परिवारबाट नै महिला अथवा नारीलाई पछि पारिएका कुराहरू यस्ता विविध प्रसङ्गमा हामी कार्यक्रममा चर्चा गर्ने गर्दछौँ मात्र नभई कार्यक्रममा हामी एक सफल नारी साहसी नारी नारीहरूले गरेका महान कार्य सराहनीय कार्यको बारेमा पनि जानकारी दिँदै आइरहेका छौँ साथै विभिन्न सङ्घ संस्थामा आबद्ध दिदीबहिनीहरूसँगको कुराकानी पनि हामीले कार्यक्रममा जोड्दै आइरहेका छौँ तर आज भने हामी कार्यक्रममा चर्चा गर्नेछौँ महिलाहरू स्वतन्त्र रूपमा बाँच्न पाउनुपर्ने प्रसङ्गमा हाम्रो समुदायमा अझै पनि पितृसत्तात्मक सोचको विकास भइरहेको छ नेपालको अधिकांश ठाउँमा शैक्षिक आर्थिक सामाजिक राजनैतिक धार्मिक तथा पारिवारिक ढंगले हरेक क्षेत्रहरूमा पुरुषत्व देखिएको पाइन्छ सेक्स प्राकृतिक लिङ्ग हो भने जेन्डर सामाजिक लिङ्ग हो जेन्डरलाई समाजले निर्धारण गर्छ तथा महिला र पुरुषको बानी व्यवहारलाई समाजले दिएको हुँदा जन्मदेखि नै पुरुष साहसी दरिलो र आँटिलो हुनुपर्छ जस्ता कायम सोचहरू अझै पनि कायम नै छन् कुनै पनि अन्य प्रतियोगितामा होस् जसमा अधिकांश पुरुषहरूले मात्रै अवसर पाएका हुन्छन् महिलाहरूलाई जन्मदेखि नै घरको काम गर्ने मन सानो भएको तथा सबैसँग सहकारिता गर्नुपर्छ भन्ने सोचलाई अहिलेसम्म पनि निरन्तरता दिएको पाइन्छ अब आजदेखि नै यस्ता किसिमका महिला तथा नारीहरूलाई भेदभाव हिंसाजनक सोचलाई र पितृसत्तात्मक सोचलाई ब्रेनवास गरी महिला र पुरुषलाई सम्मान रूपमा सम्मान तथा विभिन्न अवसरहरूलाई सम्मान रूपमा हिस्सा पाउनुपर्छ त्यसकारण समाजद्वारा निर्धारित गरेको पुरुषमा देखिएको लिङ्गभेदलाई परिवर्तन गर्नुपर्छ वास्तवमा नै प्रकृतिले भेद बनायो र अहिले त्यसलाई नै समाजले भेदभावमा बदलेको छ त्यसपछि समाजले भने कि पुरुष उत्तम स्त्री मध्यम छ त्यही दृष्टिकोणबाट पुरुष र स्त्री बीच हिंसाजनक व्यवहार भइरहेको छ हाम्रो नेपालमा पुरुषवादी सामाजिक सोचले गर्दा महिलाहरू पछाडि परेको देखिएको छ हाम्रो घर परिवार तथा समाजले महिला र पुरुष बीच जन्मदेखि नै विभेद गरिँदै आएको छ त्यसकारण यस्ता किसिमका विभेद हटाउन महिला हिंसा अन्त्य गर्न सबै महिला र पुरुषहरू पनि जागरुक हुनैपर्छ विडम्बना कतिपय ठाउँहरूमा पुरुषले महिला हिंसा सम्बन्धी गर्ने कार्यक्रमहरूमा महिलाका आवाजलाई सुनवाई गर्ने गर्नेतिर जागरुक हुँदा हुँदै पनि पछि आएर आफ्नै घर परिवारमा महिलामाथि विभिन्न किसिमका विभेद हिंसा भएको घटना सुन्ने गरेका छौँ जसका लागि त्यस्ता पुरुषले महिला हिंसा विरुद्ध काम त गर्छन् तर त्यस्ता पुरुषहरूले घरायसी हिंसा बढी हुने गरेको देखिएको छ अब उहाँहरूको लागि हामी भन्न चाहन्छौँ पहिले परिवर्तन आफैबाट गर्नुहोस् अबदेखि महिलाहरू एकजुट नभएसम्म र आफ्नो बारेमा आफैले नबुझेसम्म आफूले पाउने अधिकार सुनिश्चित गर्न सक्दैनन् महिलामाथिका उत्पीडन तथा हिंसा अन्याय विभेद आदिलाई उन्मूलन गर्नुपर्छ वास्तवमा हाम्रो नेपालमा जनगणनाका हिसाबले एकाउन्न प्रतिशत रहेको महिलालाई राज्यले हरेक एकाइमा तेत्तिस दशमलव पाँच सहभागिताको आरक्षण तोकिए तापनि अधिकांश क्षेत्रहरूमा महिलाले तेत्तिस प्रतिशत अधिकारको कार्यान्वयन नभएको देखिन्छ त्यसैले घर परिवार समाज र राष्ट्रलाई सुदृढ बनाउन महिलामाथि हिंसाजनक व्यवहार तथा उत्पीडन होइन न्याय समानता सहृदयको व्यवहार देखाउन हरेक पुरुषवादी सोच भएका व्यक्ति समाज तथा राज्यले समेत सहयोग गर्नुपर्दछ वास्तवमा पुरुष डाक्टर पाइलट इन्जिनियर अन्वेषक जस्ता महान व्यक्तिहरूलाई जन्म दिने एकमात्र महिला हुन् विभिन्न समस्याहरूलाई चिरफार गर्दै नौ महिनासम्म आफ्नो कोखमा राखेर निकै पीडा सहेर एक नवजात शिशुको जन्म दिन्छन् अनि आफ्नो शरीर सुकाएर स्तनपान गराउँछिन् र अनेक खतराहरूबाट बचाई एक सफल नागरिक तयार पार्छिन् तर कस्तो अचम्म जन्म दिएका ती सक्षम नागरिकबाट नै विभिन्न किसिमका विभेद तथा हिंसा महिलाले नै खेपिरहेका छन् त्यसकारण पुरुषहरूले आफैले आफैलाई पुरुषवादी तथा पितृसत्तात्मक सोच राख्नु पुरुषहरूको ठुलो मूर्खता हो वास्तवमा पुरुषभन्दा कयौँ शक्तिशाली गुणवान भएकी महिला हुन् अब महिला हिंसा न्यूनीकरण गर्न आज हाम्रो देशको आवश्यकता र युगको चाहना हुनुको साथै तपाईँ हाम्रो कर्तव्य पनि बनेको छ वर्तमान अवस्थामा अधिकांश महिलाहरूले चौबिस घण्टामा अठार घण्टा घरायसी लगायत अफिसियल कामहरू गरिरहेका छन् तपाईँ हामीले सोच्दैनौ एकचोटि हामी सबैले पुरुष र महिलाले दैनिकी रूपमा गर्ने कामहरूको बारेमा तुलना गरौं त्यसकारण तुलना गर्दा दुःख र पीडाको परिभाषा तपाईँ हामीले होइन दुःख र पीडा भोगिसकेका महिलाले मात्रै राम्रोसँग परिभाषा गर्न सक्छ निर्धारणमा पुरुषको प्रमुख भूमिका हाम्रो घर परिवार गाउँ समुदायमा छोरा नजन्माएको न्युमा महिलासँग विभिन्न किसिमका शारीरिक तथा मानसिक हिंसा अधिक मात्रामा भएको तथा पुरुषले अर्को बिहे गरेको देखिन्छ तर छोरा जन्मदिन पुरुषको प्रमुख भूमिका रहन्छ महिलाको डिम्ब र पुरुषको शुक्रकीतको मिलन सँगैबाट शिशुको जन्म हुन्छ महिलामा यक्सएक्स क्रोमोजोम र पुरुषमा यक्सवाई क्रोमोजोम हुन्छ त्यसकारण छोरा या छोरीको निर्णय महिलाको यक्स क्रोमोजोममा पुरुषको कुन चाहिँ क्रोमोजोम मिल्दछ त्यसमा निर्भर गर्दछ महिलाको यक्स क्रोमोजोममा पुरुषको वाइ क्रोमोजोम मिल्यो भने छोराको जन्म हुन्छ तर महिलाको यक्स क्रोमोजोममा पुरुषको पनि यक्स क्रोमोजोम मिल्यो भने छोरी हुन्छ वाइ क्रोमोजोम पुरुषमा पुरुषमा मात्रै हुने भएकाले छोरा छोरा या छोरी जन्माउने त्यो पुरुषमा नै निर्भर हुन्छ तर हाम्रो समाजमा हाम्रो समुदायमा छोरी मात्रै पाए भनेर महिलालाई अनेक प्रकारको हिंसा यातना दिइने गरिन्छ तर त्यो किन जब कुनै घरमा पुरुषले जब कुनै घरमा शिशुले जन्म लिन्छ तब छोरा कि छोरी हो भनेर अभिभावकलाई जिज्ञासा उब्जिन्छ जुन विभेदको कारण हाम्रो देश संक्रमणको दिशातिर मार्ग निर्दिष्ट भइरहेको छ हामी सबैलाई थाहा भएकै कुरा गाउँघर समाजमा कुनै पनि महिला गर्भवती भएको अवस्थामा गर्भमा छोरा या छोरी छ भन्ने विषयलाई लिएर मेडिकल जाँच गरिन्छ अधिकांश महिलाको गर्भमा छोरी भएको अवस्था परिवार र आफ्नो श्रीमानको दबावले गर्दा एब्रोसन सुन्ने प्रचलन बढ्दो मात्रामा देखिएको छ तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम नारी सरकार प्रविधि कक्षमा हुनुहुन्छ रिजन र तपाईँसँगै छु म सम्झना कार्यक्रम नारी सरकार लिएर हामी प्रत्येक हप्ताको बिहिबार बिहान सात तिसदेखि करिब करिब आठ बजेसम्म रहने गर्दछौँ कार्यक्रम नारी सरकारमा हामी नारी सम्बन्धी विविध जानकारीहरू राख्ने गर्दछौँ विभिन्न क्षेत्रमा घटेका महिला हिंसा सम्बन्धी घटनाहरू नारीमाथि गरिने दुर्व्यवहार नारीहरूलाई हेर्ने दृष्टिकोण संकुचित दृष्टिकोण सामाजिक चालचलन मूल्य मान्यताले महिलाहरू पछि परेका कुरा घर परिवारबाट नै महिला अथवा नारीलाई पछि पारिने कुराहरू यस्ता विविध प्रसङ्गमा हामी कार्यक्रममा चर्चा गर्ने गर्दछौ यति मात्र नभई कार्यक्रममा हामी एक सफल नारी साहसी नारी नारीहरूले गरेका महान कार्य सराहनीय कार्यको बारेमा पनि जानकारी दिँदै आइरहेका छौँ साथै कार्यक्रममा हामी विभिन्न संघ संस्थामा आबद्ध दिदी बहिनीहरूसँग पनि कुराकानी गर्ने गरेका छौँ तर आज हामी कार्यक्रममा चर्चा गरिरहेका छौँ महिलाहरू स्वतन्त्र रूपमा बाँच्न पाउनुपर्ने प्रसङ्गमा अधिकांश महिलाको गर्भमा छोरी भएको अवस्था परिवार आफ्नो श्रीमानको दबावले गर्दा एब्रोसन गरिने प्रचलन बढ्दो मात्रामा अहिले पनि रहिआएको छ जसलाई भ्रूण हत्या भनिन्छ अब तपाईँले नै सोच्नुहोस् त्यस्तो क्रियाकलाप कतिसम्मको हिंसाजनक व्यवहार र अपराध हो प्राय गाउँघरमा छोरा जन्मदा ठूलो आशा हुन्छ भने छोरी जन्मदा निराशामा बदलिन्छ किन हाम्रो नेपालमा कहिलेसम्म यस्ता किसिमका असमानता रहने वास्तवमा महिलाले पनि पुरुषले जस्तै जस्तो सुकै कामहरू गरेको हामीले थाहा पाएका नै छौँ त्यसकारण महिला र पुरुष एक रथका दुई पाङ्रा हुन् भने भनाइमा एकसाथ गरी अगाडि बढ्न जरुरी छ कुनै पनि काम गर्दा पुरुष मात्रले गर्न सक्दैनन् जसका लागि महिला साथ चाहिन्छ नै त्यसकारण महिलामाथि कुनै किसिमको हिंसाजनक व्यवहार नगरी महिला र पुरुष काँधमा काँध मिलाएर अगाडि बढ्न जरुरी छ कुनै पनि व्यक्तिको इज्जत मान सम्मान मान मर्यादा उसको बानी व्यवहारमा निर्भर हुन्छ हाम्रो नेपालमा पुरुषहरूले आफ्नो चाहना इच्छा अनुसार आफ्ना काम बिना अवरोध गरिरहेका छन् तर महिलामाथि विभिन्न अवरोधहरू सिर्जना गर्ने गरिएको छ हाम्रो घर गाउँ समुदायमा कुनै नारी वा महिलाले उसको आफ्नो इच्छाअनुसार केही अरूसँग कोही अरूसँग शारीरिक सम्बन्ध राख्यो अथवा स्वतन्त्र रूपमा कामकाज गर्यो भने त्यो महिलालाई हाम्रो समाजले नाना थरीका कुरा काट्ने साह्रै छाडा भएकी भनेर भन्ने गर्दछन् तर हाम्रो समुदायमा पुरुषहरूले जस्तो सुके नराम्रो कामकाज गरे पनि उसको वास्ता त्यति गरेको पाइँदैन तर अब महिलाले पनि पुरुष सरह स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्छ मानौ कोही महिलालाई कुनै पनि पुरुषले जबरजस्ती गरी शारीरिक सम्बन्ध राख्छन् भनेपछि हाम्रो समुदायले ती महिलाको त इज्जत नै लुटियो तथा अनेक थरीका परिभाषा दिने गर्छन् त्यस्तो सोचाइ सोच्नु हाम्रो समुदायको मूर्खता हो यस्ता किसिमका भ्रमात्मक सोचाइलाई आजदेखि नै सफाई गर्नुपर्छ अबदेखि महिलाहरू पनि स्वतन्त्र रूपमा बाँच्न पाउनुपर्छ जसका लागि हामीले पहिले आफूलाई परिवर्तन गरी परिवार घरलाई परिवर्तन गर्दै गाउँटोल समुदाय र राष्ट्रलाई नै परिवर्तन गर्न जरुरी छ हाम्रो नेपालमा महिलाका पक्षमा भएका कानुनी व्यवस्थाको कानुन पक्ष पनि अति कमजोर स्थितिमा छ त्यसकारण जबसम्म महिलाको पक्षमा बनेका प्रत्येक नीति नियम एन कानूनको सशक्त र सही ढङ्गले कार्यान्वयन हुँदैन तबसम्म महिलामाथिको विभेद उत्पीडन र असमानता कायमै रहिरहनेछ जसका लागि महिलाले पाउने अधिकार अवसर महिलामा नै निहित हुनुपर्दछ अब हामी कार्यक्रमको अन्त्यमा छौँ तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्दैछ कृपया सल्लाह सुझाव पठाउन होला सम्पर्कको लागि शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिसमा तपाईँले हामीलाई फोन गरेर सल्लाह सुझाव दिन सक्नुहुन्छ हवस् त यतिजेलसम्म हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि कक्षमा रहेर साथ दिने मित्र रिजनलाई पनि हार्दिक आभार प्रकट गर्दै कार्यक्रम नारी सरकारबाट आजको लागि म सम्झना बिदा हुन्छु नमस्कार